यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला Thank you.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 आफ्नो छोरीको हत्या भएको रविता बुबा बोनीलाल मुखिया बिनले बताउनु भएको छ विवाह भएदेखि नै दाइजो नल्याएको भन्दै रवितालाई श्रीमान जयरामसँगै परिवारका अन्य सदस्यले पटक पटक यातना दिने गरेको रविताका बाबु बोनीलालले बताउनुभयो एक महिना अघि हत्या गरिएकी दोहबेकी राधा मण्डलको हत्यामा संलग्नलाई कारवाहीको माग राख्दै आन्दोलनमा उत्रेका स्थानीयवासी र प्रहरीबीच सुनसरीमा झडप भएको छ झडपका क्रममा प्रहरीले तीन सेल अश्रु ग्यास प्रहार गरेको छ प्रदर्शनकारले भने प्रहरीको गोली चलाउँदा दुईजना घाइते भएको दावी गरेका छन् गोली प्रहारबाट सुनसरी दोहबिका विजय चौधरी र जलिल मिया घाइते भएको उनीहरूको दावी छ सुनसरीका प्रहरी प्रमुख गणेश थापाले सवारीका साधनमा जथाभावी तोडफोड गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको बताउनुभयो उहाँले भिड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरे पनि गोली भने नचलाएको बताउनुभयो झडपपछि दोहबी बजार तनावग्रस्त बनेको छ एक महिना अघि इरफान मिया र जाहिरा खातुनले मण्डलको हत्या गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् इरफान र राधाबीच प्रेम सम्बन्ध रहेको र नयाँ प्रेमिका जाहिरा खातुनसँग मिलेर राधाको हत्या गरिएको गाउँले दावी गरेका छन् उनीहरू दुबईका विरुद्ध किटानी जारी दिँदा समेत प्रहरले पक्राउ गरी कारवाही नगरेको भन्दै आज बिहानैदेखि दोहबीका स्थानीयले धरान विराटनगर सडक खण्ड समेत अवरुद्ध गरेका थिए दुई महिना यता चितवनको फर्महरूमा बर्ड फ्लू रोग लागेर कुखुरा मर्ने क्रम नरोकिएपछि क्षतिको विवरण लिन समस्या भएको छ रोग लागेर फर्महरूमा लगातार कुखुरा मर्न थालेपछि के कति क्षति हुन पुग्यो भनेर विस्तृत विवरण लिन सकिएको छैन हरेक हप्ता जसो रोग लागेर कुखुरा मरेको खबर आउँछ कति क्षति पुग्यो भनेर विस्तृत विवरण लिन समस्या परेको राष्ट्रिय पम्सी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डाक्टर बोधनाथ अधिकारीले बताउनुभयो फर्मका कुखुरामा रोग लागेको प्रमाणित भएपछि प्राविधिकको टोलीले कुखुरा नष्ट गर्ने काम गरेको छ रोग लागेको प्रमाणित हुनुभन्दा पहिलेदेखि नै कुखुरा मर्न थालेका हुन्छन् हाम्रो टोलीले लिएको सङ्ख्याको विवरणले मात्र क्षतिको विस्तृत मूल्याङ्कन गर्न सकिँदैन डाक्टर अधिकारले भन्नुभयो राष्ट्रिय पम्सेरोग अन्वेषण प्रयोगशाला भरतपुर जिल्ला पशु सेवा कार्यालय र कुखुरा व्यवसायी बीच मिलेर चाँडै अनुगमन गरी विवरण लिने तयारी गरिएको छ सरकारी निकायको टोलीले दिएको अनुसार चैत्र महिना यता अहिलेसम्म एकहत्तर हजार छ सय सतहत्तरवटा कुखुरा प्राविधिकको टोलीले नष्ट गरेको छ पूर्व पश्चिम राजमार्गको नानगढ बुटवल सडक खण्डमा अवरुद्ध भएको यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ लोकहा खोलामा आएको बाढीले डाइभर्सन भत्काएपछि गैरातीबाट अवरुद्ध भएको यातायात प्रहरी र यात्रुहरूको सहयोगमा एकतर्फी रूपमा संसारमा आएको हो सडक मर्मत गरिएपछि बिहान तिन बजेदेखि रोकेका सवारी साधन चल्न थालेका छन् यसअघि शुक्रबार राति आएको बाढीले डाइभर्सन भत्काएपछि अवरुद्ध बनेको यातायात हिजो पनि आठ घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो सरकार र मुख्य दलका शीर्ष नेताहरूबीच तीन दिनभित्र संविधान सभा चुनावका लागि आवश्यक ऐन कानुन टुङ्गो लगाउने सहमति भएको छ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसित सरकारी वार्ता टोली र मुख्य राजनैतिक दलका शीर्ष नेताहरूबीच भएको छलफलमा तीन दिनभित्र आवश्यक ऐन कानुन टुङ्गो लगाउने सहमति भएको हो सरकारले छिटो सहमति गर्न दलहरूलाई आग्रह गरेको र गणतन्त्र दिवस अघि नै चुनावको मिति समेत तोक्ने सहमति भएको सरकारी वार्ता टोलीका सदस्य एवं स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले जानकारी दिनुभयो त्यसैका लागि भोलि उच्च स्तरीय राजनैतिक समितिको बैठक बोलाइएको नेताहरूले बताएका छन् बैठकमा आन्द्रमा रहेका नेकपा माओवादी र मधेसी जनाधिकार फोरम नेपालसँगको वार्ता र उनीहरूलाई चुनावी प्रक्रियामा सहभागी गराउने विषयमा पनि कुराकानी भएको मल्लिकले बताउनुभयो नेपाली कङ्ग्रेसका महामन्त्री प्रकाश मानसिंहले मङ्सिर पहिलो हप्ताभित्र संविधान सभाको दोस्रो निर्वाचन हुने दावी गर्नुभएको छ प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा सिंहले निर्वाचनको विकल्प नभएकाले जसरी पनि कार्तिक अन्तिम वा मङ्सिर पहिलो हप्ताभित्र निर्वाचन भएर छाड्ने ठोकुवा गर्नुभयो उहाँले सरकारले निर्वाचनका लागि आवश्यक कानुनी तथा प्राविधिक तयारी पूरा गरेर तत्काल निर्वाचनको मिति तोक्नुपर्ने बताउनुभयो महामन्त्री सिंहले आन्द्रमा रहेको सबै दलहरूलाई सहमतिमा ल्याउन प्रयास भइरहेको जानकारी दिनुभयो चार दल बीच भएको एघार बुद्धि सहमति अक्षर पालना गर्नुपर्नेमा सिंहले जोड दिनुभयो एकीकृत नेकपा माओवादीले सहमति उल्ट्याउन खोजेर निर्वाचन भाँड्न खोजेको आरोप सिंहको थियो नेकपा एमालेका स्थायी समिति सदस्य केपी शर्मा ओलीले आफ्नो पार्टीमा कुनै पनि गुटबन्दी नरहेको दावी गर्नुभएको छ केन्द्रमा कुनै पनि गुटबन्दी नभएको दावी गर्दै ओलीले पार्टीलाई एक ढिक्का बनाएर लैजान कार्यकर्तालाई निर्देशन दिनुभयो पार्टीको केन्द्रीय कमिटीमा सदस्य थप्दा शीर्ष नेताहरू एक ठाउँ बसेर सामूहिक निर्णय गरेको भन्दै उहाँले अहिले शीर्ष नेताहरूको बीचमा कुनै समस्या नरहेको दावी गर्नुभयो सोभि निर्वाचनमा कमजोर भई आगामी संविधान सभा निर्वाचनका लागि समेत सकारात्मक सन्देश नजाने भन्दै ओलीले सोभि निर्वाचनमा सम्पूर्ण शक्ति परिचालन गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो अर्को प्रसङ्गमा ओलीले आगामी संविधान सभा निर्वाचनपछि एमाले पहिलो शक्तिको रूपमा उदाउने दावी गर्नुभयो अमेरिकामा बस्ने नेपालीहरूले नेपालमा हुन गइरहेको संविधान सभाको दोस्रो निर्वाचनमा मताधिकारको व्यवस्था गर्न माग गरेका छन् अमेरिकाको क्यालिफोर्नियामा बसोबास गरिरहेका करिब पच्चिस हजार नेपालीहरूको छाता सङ्गठन Nepali association of northern California नान्सले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो पत्रकार सम्मेलनमा मताधिकारसहित दोहोरो नागरिकताको सम्बन्धमा समेत अन्य मुलुक जस्तै खुल्ला नीति अप्नाउन सरकारसँग माग गरेका छन् कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष उत्तम कार्कीले आफूहरू रोजगारीको सिलसिलामा अमेरिका पुगे पनि माया र मन सधैँ नेपालमा हुने उल्लेख गर्दै आफूलाई नागरिकको व्यवहार गर्नुपर्ने बताउनुभयो सद्भावना पार्टीले आह्वान गरेको बन्दका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ संविधान सभाको मिति घोषणा लगायतका दस बुधे माग राखेर आमरण अनसनमा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले जबरजस्ती अस्पताल लगेको विरुद्धमा उनीहरूले आज बन्दको घोषणा गरेका हुन् बन्दकर्ताले सरलाईमा एउटा ट्रकमा आगजनी गरेका छन् आगजनीबाट ट्रक पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ बन्दले तराईका अधिकांश भागमा यातायात बजार पसल बन्द प्रशासन बन्दले धेरै ठाउँमा यात्रुहरू अलपत्रमा परेका छन् सञ्चारिका समूहले यो वर्षको सञ्चारिका समानता पुरस्कार पत्रकार जनक राज सापकोटा र मनबहादुर बस्नेतलाई प्रदान गरेको छ नेपाल साप्ताहिकका प्रकाशित चेलीको चितकार शीर्षकको समाचारका लागि सापकोटा र बस्नेतलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरिएको हो पुरस्कारको राशि पन्ध्र हजार रुपियाँ छ सञ्चारिकाको सत्रौँ वार्षिक उत्सव तथा साधारण सभाका अवसरमा सञ्चार मन्त्री माधव प्रसाद पौडेलले पुरस्कार प्रदान गर्नुभयो यस्तै चितवनकी पत्र पत्रकार चाँदनी हमाललाई स्वर्गीय उमासिंह पत्रकारिता पुरस्कार तथा सामुदायिक सूचना नेटवर्ककी सम्वाददाता सविता विश्वकर्मा र तराई टेलिभिजनकी सम्वाददाता स्नेहा झालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ संसारिकाको साधारण सभाले महासचिव र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै समूहका गतिविधिबारे छलफल गरी आगामी दिनको रणनीति तयार पार्ने सचिव कमला पन्थीले जानकारी दिनुभयो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 छत्तिसगढको बस्तर जिल्लामा भएको नक्सलवादीको आक्रमणमा वरिष्ठ कङ्ग्रेस नेता महेन्द्र कर्मासहित पूर्व विधायक उदय मोदलियार गोपी माधवानी लगायतको ज्यान गएको छ कङ्ग्रेस सरकारका वरिष्ठ नेता एवं पूर्व मुख्यमन्त्री विद्याशरण शुक्ल लगायत अन्य बाह्रजना गम्भीर घाइते भएका छन् कङ्ग्रेस सहायका नेता कर्मा नक्सलवादीको विरोधी अभियानका संस्थापक थिए भारतीय माओवादीले कङ्ग्रेस आईको छत्तिसगढका अध्यक्ष नन्द कुमार पटेल र उहाँका छोरालाई पनि अपहरण गरेका छन् घाइतेहरूको जगलदरपुरमा रहेको अस्पतालमा उपचार भइरहेको छ यसैबीच विद्रोहीहरूको आक्रमणमा परि आफ्ना पार्टीका नेता मारिएपछि कङ्ग्रेस साइकी अध्यक्ष सोनिया गान्धीले यो आक्रमण लोकतन्त्रमाथिकै आक्रमण भएको टिप्पणी गर्नुभएको छ आफ्ना छोरा तथा कङ्ग्रेस नेता राहुल गान्धीसँगै प्रधानमन्त्री डाक्टर मनमोहन सिंहलाई भेट्न पुगेकी सोनियाले पत्रकारसित कुराकानी गर्दै आक्रमणको निन्दा गर्नुभएको छ विद्रोहीले निर्दोष नागरिक र राजनीतिज्ञमाथि कारतापूर्ण आक्रमण गरेको उहाँको भनाइ छ खेल समाचार क्षेत्र नम्बर एक विराटनगर उन्नाइस वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ किर्तिपुर मैदानमा भएको सेमी फाइनलमा क्षेत्र नम्बर सात जनकपुर धामलाई त्रिपन्न रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो एक सय अडतिस रनको लक्ष्य पक्षाएको जनकपुर एक्काइस दशमलव एक ओभरमा चौरासी रनमा अल आउट भयो जनकपुर धामका लागि सरस्वती चौधरीले सत्र रन बनाउनु बाहेक अरूले दोहोरो अङ्क जोड्न सकेनन् विराटनगरकी यान्जी शेर्पा र सञ्जना ब्राथकीले दुई दुई तथा सबनम राई सपना श्रेष्ठ र सङ्गीता राईले समान एक एक विकेट लिए पहिले ब्याटिङ गरेको विराटनगरले पुरै ओभर खेलेर दुई विकेट गुमाउँदै एक सय सैँतिस रन बनाएको थियो विराटनगरका काजोल श्रेष्ठले नट आउट पचास सञ्जना ब्राथकीले नट आउट उन्चालिस तथा रोशना राई र सङ्गीता राईले समान आठ रनको योगदान गरे उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि भ्रन्त आज हुँदैछ आइपिएलको छैटौँ संस्करणको उपाधिका लागि आज बेलुका चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्नेछन् कोलकाताको इडन गार्डन स्टेडियममा नेपाली समय अनुसार बेलुका सभा आठ बजे खेल सुरु हुनेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक दाइजो नल्याएको न्युमा पर्सामा महिलाको हत्या परिवारका सबै सदस्य फरार हत्याको विरुद्धमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच सुनसरीमा झडप तिन दिनभित्र चुनावको कानुनी एन्टुङ्ग लगाउने सरकार र प्रमुख दलहरूबीच सहमति मेती तोक्ने विषयमा भोलि उच्च स्तरीय राजनैतिक समितिको बैठकमा छलफल हुने भारतको छत्तिसगढमा नक्सलवादी विद्रोहीको आक्रमणमा कङ्ग्रेस आएका नेतासहित तेइसजनाको मृत्यु कङ्ग्रेस आएकी अध्यक्ष सोनिया गान्धीद्वारा आक्रमणको निन्दा र आइपिएल क्रिकेटको छैटौँ संस्करणको उपाधिका लागि आज मुम्बई र चेन्नई भेट्दै अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज बिदा भई नमस्कार